नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम त जस्ट फर इन्जोयमा कार्यक्रम जस्ट फर इन्जोयको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै आफ्नै साथी दिवस मगर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन आउने गर्छौँ एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म उपस्थित हुन्छौँ हरेक दिन हरेक हरेक प्रस्तुतिको साथ हामी उपस्थित हुन्छौँ कहिले हामी जोक सुनाउँछौँ कहिले गजल सुनाउँछौँ र कहिले तपाईँको टपिक्समा भ्यू लिन्छौँ भने आज के हो मङ्गलबारको दिनमा भने हामी एउटा टपिक्समा उपस्थित भइएका छौँ र तपाईँलाई त्यो टपिक्स सोध्नेछौँ र तपाईँले आफ्नो भ्यू सुनाउन सक्नुहुनेछ र टपिक्समा कुरा गर्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ र कार्यक्रमको सुरुवातमा भने एउटा मिठो साङ्गीतिक आवाज सुन्नुपर्ने हुन्छ र आजको तिम्रो सम्झनाले किन मलाई सताउँछ तिम्रो याद आउँछ जान्छ म छु तिम्रो नै भिडमा कति कुरी बसु म छौ तारी डिलमा आँखाभरि यसो छु तिम्रो नै भिडमा किन हिँड्छु दुनियाँको कुरा मैले बोलाउँदा तिमी कानै तिम्रो याद आउँछ जान्छ सावधान जुन नली चरी गाउन थाल यहाँ खाले दो बाटोमा तिमीलाई नै हेर्न थाल फेरि खेतमा धान जुन चरी थाल यहाँ खाले बाटोमा तिमीलाई नै हेर्न थाले लागेको माया बरुलाई छैन मेरो बारेमा केही तिमी थाहा छैन भन्देऊ रोया यो मिठो साङ्गीतिक आवाजपछि प्रोग्राम फर इन्जोयमा तपाईँलाई स्वागत गर्न चाहन्छु सुन्दै हुनुहुन्छ छोटो समयमै बहुचर्चित रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जसफोर इन्जोयको एपिसोडलाई सुन्न सक्नुहुनेछ प्रोग्राम जस फर इन्जोयमा तपाईँ पनि आउन चाहनुहुन्छ जस रमाइलो गर्न आउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राममा अवस्थित जनाउन सक्नुहुनेछ दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र प्रोग्राम जस र इन्जेमा आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आजको कार्यक्रममा एउटा हामीले टपिक्स लिएर आएका छौँ त्यो टपिक्समा तपाईँको भ्यू बुझ्छौँ र तपाईँ आएपछि मात्रै टपिक्सको म खुलासा गर्नेछु र त्यति गाह्रो छैन तपाईँ आउन सक्नुहुनेछ अलिकति गाह्रो मानेर के होला कस्तो होला भनेर यस्तो गाह्रो मान्नु पर्दैन तपाईँ आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर हामी हरेक दिन उपस्थित हुन्छौँ एघार बजी घरपण खबरपछि करिब करिब बाह्र बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै अलिकति तपाईँकै भ्यू बुझ्नको लागि तपाईँसँग जस्ट रमाइलो गर्नको लागि यदि तपाईँ पनि रमाइलो गर्न चाहनुहुन्छ जस्ट रमाइलो आफूसँग भएको प्रतिभाहरू देखाउन चाहनुहुन्छ भने पनि कार्यक्रममा उपस्थित हुन सक्नुहुनेछ तपाईँसँग जे प्रतिभा छ हामीलाई देखाउन सक्नुहुनेछ तपाईँलाई कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न आउँछ गीत गाउन आउँछ तपाईँलाई भने पनि कार्यक्रममा उपस्थित हुन सक्नुहुनेछ तपाईँलाई गजल सुनाउन आउँछ र क्यारिकेचर गर्न आउँछ कुनै पनि व्यक्तिहरूको भने पनि कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँलाई आफ्ना साथीभाइ इष्ट मित्रहरूलाई सम्झन मन लागेको छ भने पनि कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो भएर हामी प्रोग्राम जस्ट फर इन्जोयमा छौँ र प्रोग्राम जस्ट फर इन्जोयमा जस्ट रमाइलो गर्न तपाईँहरूसँग खोजिरहेका छौँ तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा एउटा सुमधुर साङ्गीतिक आवाज सुन्छौँ र यो साङ्गीतिक आवाजपछि एकैछिन ब्रेकको समय रहनेछ ब्रेकपछि फेरि उपस्थित हुन्छौँ र सुन्दै गर्नुहोला रेडियो अर्फ एक सय चार थुप्रो पाँच मेघाज अनि कार्यक्रम जसप्रो रिन्जेको बसाइ छोडेर कतै होला आखिर मलाई झुक्याएर आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खली गर्थी अलि अलि सोझी साझी भन्ठानेको मान्छे रहेछ खल्ली आखिर मलाई झुक्याएर आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खल्ली हजुर अर्कैसँग सिन्दुर छ कि मेरो पोते छ कि सिन्दुर छ कि मेरो पोते छ कि घाइते मनमा मेरो आगो से कि सिन्दुर छ कि मेरो पोते छ कि घाइते देखि देखि जोबन उसकै नाउँमा लेखी माया गरे जस्तो मलाई गर्थे अलि अलि सोझी साझी भन ठानेको मान्छे रहेछ खल्ली आखिर मलाई झुक्याएर आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खाली हजुर एकैसँग चले जलाए मेरो कसै जलाई हो आशै जलाई मेरो बासै जलाई नेपाली सोझी साझी यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने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 special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre plus two पछि MBBS BSc AG BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेडसँगै सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दु दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टीवीएस कम्पनीको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 इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस फर इन्जोय सुन्न सक्नुहुनेछ प्रोग्राम जस्ट फर इन्जोयमा कोही मित्र सहभागी हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ गढुबाट अञ्जली थापा अनि गढुतिरको के छ हालखबर अञ्जलीजी अनि खाना खानुभयो कि नै हाम्रो पनि भइसक्यो अनि के कसरी बिताउने सोचमा हुनुहुन्छ आजको दिन बसी बसाउ मात्रै पक्कै उठ्नु चाहिँ हुँदैन होला है <laughs> हल्का पनि उठ्नु पऱ्यो फेरि बस्दा बस्दा अलिकति बोर लागिहाल्छ नि होइन र आज हामीले एउटा टपिक्स लिएर आएको छ त्यो टपिक्स चाहिँ तपाईँलाई म सोध्छु हुन्छ तपाईँले आफ्नो भ्यू दिन सक्नुहुनेछ मानिसले भन्ने गर्छ नि मलाई प्रेमले यस्तो बनायो उस्तो बनायो तपाईँलाई कतिको विश्वास लाग्छ त्यो कुरामा चाहिँ ठिकै हो ठिकै हो प्रेमले नै बनाउने हो सबै ए ल भयो तपाईँको भ्यू सुन्यो नि हामीलाई केही सुनाउनु छ भने सुनाउन सक्नुहुनेछ केही पनि छैन आफ्नो साथीभाइ इष्टमित्रहरूलाई सम्झना राख्न सक्नु पनि हुनेछ हुन्छ अञ्जलीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित गर्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला गढुबाट अञ्जली थापा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई पनि सम्झना राखेर गइसक्नु भएको छ हामीले सोधेको एउटा टपिक्समा पनि आफ्नो भ्यू दिएर गइसक्नु भएको छ तपाईँलाई पनि यस्तै गरी प्रोग्राम जस्ट फर इन्जोयमा उपस्थित हुन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटी भएर प्रोग्राम जस्ट फर इन्जोयको या एपिसोडमा आउन सक्नुहुनेछ जस्ट रमाइलो गर्नेछौँ हामी तपाईँसँगै तपाईँ पनि जस्ट रमाइलो गर्नेछौँ आजको हाम्रो प्रश्न रहेको छ प्रेमले मानिसलाई यस्तो बनायो उस्तो बनायो भन्छ तपाईँलाई चाहिँ त्यो के लाग्छ कतिको विश्वास लाग्छ त्यो कुरा आफ्नो भ्यू राख्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राममा आउन सक्नुहुनेछ यदि तपाईँ गजल मुक्तक चुटकिला कुनै पनि व्यक्तिको क्यारिकेचर गाउन चाहनुहुन्छ भने पनि प्रोग्राममा आउन सक्नुहुनेछ तपाईँले आफ्नो भएको प्रतिभाहरू देखाउन सक्नुहुनेछ प्रोग्राम जस फर इन्जेको एपिसोटीमा आएर शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ प्रोग्राम जस फर इन्जेमा उपस्थित हुन सक्नुहुनेछ र प्रोग्राम जस्ट फर इन्जोय बाँड्छु अब चाहिँ बिदा माग्ने बेला भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथी हुनुहुन्थ्यो गढीबा गढुबाट अञ्जली थापा र उहाँलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र एकछिनजसम्म मेरो आवाजलाई रेडियो सेटसम्म र तपाईँको मोबाइल सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई हृदयदेखि नै धन्यवाद भन्दै तपाईँको आफ्नै साथी म दिवस मगर पनि आजको एपिसोडबाट बिदा माग्नुपर्छ भनेर भनिरहेको छ र एउटा मिठो साङ्गीतिक आवाज पनि सुन्छौँ र विदा माग्ने बेलामा र साङ्गीतिक आवाज सँगसँगै हामी कार्यक्रमबाट पनि विदा हुन्छौँ र प्रोग्राम जस्ट फर इन्जोयको अर्को नवीनतम श्रृङ्खलामा भोलि फेरि हामी उपस्थित हुन्छौँ नयाँ टपिक्सको साथ नयाँ उपस्थितको साथ हामी उपस्थित हुन्छौँ भोलिको दिनमा पनि तपाईँ आउन सक्नुहुनेछ आज फोन नलागे पनि भोलिको दिनमा फोन लाग्नेछ भनेर म तपाईँहरूलाई भन्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा र प्रोग्राम जस्ट फर इन्जोयमा अझै आजको समय सकिने लागेको छ भनेर इच्छा मिलिरहेको छ बिदा माग्ने बेला पनि भइसकेको छ प्रोग्राम जस्ट फर इन्जोय बाट र तपाईँ कार्यक्रम आउन सक्नुहुन्थ्यो तर पनि आजको समय सकिएको छ म भन्न चाहन्छु आजको कार्यक्रम सकिएको छ अलिकति प्राविधिकमा थोरै गडबड भएको कारणले चाहिँ हामीले अहिले बिदा मागेको छैन र केही सिनपछि हामी बिदा भएर ओझेल पर्नेछौँ तपाईँ सामुन्ने र प्रोग्राम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ यदि तपाईँसँग प्रतिभा गजल मुक्त छ भने भोलिको एपिसोडमा आउनुहोला आजको एपिसोड सकिएको छ र आजको कार्यक्रमबाट प्राविधिक मित्रमा साथ दिने विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँको आफ्नै साथी दिवस मगर पनि बिदा हुन्छु नमस्कार 초객생 탄지 땀방울